आज आफू आफैसँग रुन मन लाग्यो तिमले छोए जति ठाउँ धुन मन लाग्यो धुन मन लाग्यो आज आफू आफैसँग सँगै जाउँ भन्यो मैले खुसी बुन्दै गर्दा अर्कै बाटो खान्यो कतै जाँदै थिएँ एक्लै सँगै जाउँ भन्यो मैले खुसी बुन्दै गर्दा अर्कै बाटो खान्यो व्यथामा डुब्दै थियो त्यति बेला तिमी हाँस्यौ मलाई दुख्दै थियो मलाई दुख्दै थियो आज तिनै सम्झनालाई आज तिनै सम्झनालाई छुना मन तिमीले छोए जति ठाउँ धुना मन लाग्यो धुना मन लाग्यो आज आफू आफैसँग जाने बेला बिदाईको हात उठाएन कता लाग्यो कता पुग्यो खबर पठाइन जाने बेला बिदाईको हात उठाइन कता लाग्यो कता पुग्यो खबर पठाइनौ त्यो दिनदेखि आजसम्म फुल देख्या छैन चाँदनी र जुन ताराको गीत लेख्या छैन गीत लेख्या छैन आफ्नो साथी आफै आज आफ्नो साथी आफै आज हुन मन लाग्यो तिमीले छोए जति ठाउँ धुन मन लाग्यो धुन मन लाग्यो आज आफू आफैसँग